आज तिहारको दोस्रो दिन गाउँघर तथा बजार पसलमा पनि चहल पहल बढेको छ विशेष गरेर तिहारलाई लक्षित गरेर राखिने बजार पसलहरू पनि कर्मश बढ्दै गएको छ यता गाउँघरमा पनि घर सरसफाई गर्ने लिपपोत गर्ने घर रङ्गाउने कार्य पनि तीव्र भइरहेको छ तिहारमा विशेष गरेर घर सजाउनका लागि चाहिने विभिन्न सामग्रीहरू झिलिमिली बत्ती दियो धातुका सामग्री कपडा भाइटिकाका लागि चाहिने सामग्रीहरू खरिद बिक्री भइरहेको छ अहिले कस्मेटिक सामानहरू कपडाहरू भाइ मसाला फूलहरू मालाहरू शुभ दीपावली लेखिएको फोटो झिलिमिली बत्तीहरू सबैभन्दा बिक्री हुने गरेको रत्ननगर एक सौराह चोकमा पसल गरेर बस्नु भएको व्यापारी लाल बहादुर कुमारले बताउनु भयो बढी सामान त अब हाम्रो त्यही कश्मीरी सामानहरू कश्मीरी सामान त्यसपछि प्लस कपडाहरू भाइ मसलाहरू त्यसपछि फुलहरू मालाहरू अनि शुभ दीपावली लेखेको पोस्टरहरू बत्तीहरू झिलिमिली बत्तीहरू त्यसपछि बढी मात्रामा जान्छ अहिले माइतीहरू महँगो छ नि अहिले बढ्दै जान्छ नि अब साले पछि अहिले भाइ मसला आउँछ भने म भने त्यही अब एक सय बिस तिसमा बेच्ने त्यस्तै पोहोरको जस्तो अब त्यति चलपल छैन कि कम छ पोहोर चाहिँ सबभन्दा बिग्रेको त्यो मालाहरू हो मालाहरू त्यो भाइ मसला त्यसपछि सुपारी फुल त्यति एकदम बिग्रेको व्यापार त भइरहेछ एकदम राम्रै भइरहेछ व्यापार अरू बेलाभन्दा चाडपर्वमा राम्रै हुन्छ पैसा कमाउने सिजनै हो नि व्यापार चाडपर्वमा त अरू बेलाभन्दा कमाउने सिजन त हो नि यो चाहिँ एकदम राम्रो हो कसैले बढी दिने धेरै दिने कसैले थोरै दिने भन्ने होइन कि एक सय एकाउन्न भनेपछि सबैले बराबर भयो राम्रो एकदम नियम चाहिँ एकदम राम्रो हो एकदम राम्रो हो बजारमा तिहारको चहल पहल बढे पनि पोहोर सालको तुलनामा भने व्यापार नभएको व्यापारीहरूले गुनासो गरेका छन् यतिखेर तिहारको लागि भनेर किनमेल गर्ने मानिसको भिडभाड हुनु पर्थ्यो तर यसपालि अहिलेसम्म पनि किनमेल गर्नेको संख्यामा वृद्धि नभएको व्यापारीहरूले बताएका छन् चाडपर्वको समयमा सबैभन्दा बिक्री हुने भनेको स्याउ सुन्तला हो तर पोहोर सालको तुलनामा यसपालि व्यापार भने नभएको रत्नगर एकको फलफूल व्यापारी गणेश श्रेष्ठको भनाइ छ अहिले बिक्री भनेको स्याउ र सुन्तला हो अरू पोहोरको तुलनामा बढेको छैन खासै बढेको छैन त्यसै हो सेम हो समय भनेको व्यापारीहरूको पैसा कमाउने सिजन हो सिजन भए पनि सामानहरूको मूल्यमा वृद्धि भएको कारणले खासै राम्रो व्यापार हुन नसकेको अर्की व्यापारी सावित्री केसीको गुनासो छ अहिलेको तिहारमा पनि होइन खासै व्यापार चाहिँ छैन पहिलाको तुलनामा चाहिँ अहिले एकदम कमै हो चाडपर्व भए पनि किनमेलमा चाहिँ एकदम कमी नै छ किनभने सायद महँगीले पनि होला तिहारको चहल पहल बढे पनि किनमेल सेल गर्न आउनेको संख्यामा कमी आउँदा व्यापारीहरू चिन्तित भएका छन् भने अर्कोतिर चाडपर्वको समय भनेको पैसा कमाउने सिजन भन्दै कतिपय ठाउँमा व्यापारीहरूले मनलाग्दी सामानको मूल्यमा वृद्धि गर्ने गर्दछ त्यसैले उपभोक्ताको मर्का बुझेर व्यापारीहरूले मनलाग्दी सामानको मूल्यमा वृद्धि नगर्ने हो भने चाडपर्वको चहल पहलसँगै व्यापारमा पनि पक्कै वृद्धि हुन्थ्यो कि